मिठै यस्तो छ माया बोली कस्तो छ उठै यस्तो छ माया बोली कस्तो छ फुलको ढुङ्गा हो कि सिसा गोली जस्तो छ छौ तिमी रसैको फुल मौरीमा पनि दिउला माया मलाई माथा पा थप दिउला माया मलाई माथा पा गए जाला एक तारो, आए खौली थापा कपल हेरी छुरा लौ मंच हेरी कुरा कपाल हेरी छुरा लौ मंच हेरी कुरा दुई जन झपे आके के हुन पूरा तिमी रसैको फुलमौरी म पनि यस्तो छ माया बोली कस्तो छ फुलको थुङ्गा हो कि सिसा गोली जस्तो छ छौ तिमी रसैको फुलमोरी म पनि